देश तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि दस बजेको समाचार पश्चात एघार बजीसम्म आउने यो कार्यक्रम मुक्तक माला मुक्तक माला लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ हामी भन्नाले म मदन भण्डारी छु अनि त्यस्तै मलाई प्रविधि समेसनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले नि श्रोता हामीलाई एकानब्बे दशमलव छ मेगा हर्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ दौरा सुरुवाल भेष बोकेर दौरा सुरुवाल भेष बोकेर पाकिसकेको केस बोकेर नढाँटी भन त मास है कता पो लाग्दैछौ देश बोकेर कता पो लाग्दैछौ देश बोकेर श्रोता मैले कार्यक्रममा मुक्तक बोल्ने सिलसिला यसरी सुरु गरेँ यो स्वादिलो मुक्तक मिरा सङ्कल्पजीको मिरा सङ्कल्पजीको घर कता हो मुक्तकसँगै उहाँले लेखेर पठाउनु भएन छ मुक्तक बडो गचपको लेखेर पठाउनु भयो बडो व्यङ्ग्यात्मक लेखेर पठाउनु भयो मिरा सङ्कल्पजी यिनै मुक्त मुक्तकरबहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला मैले सुरु गरिसकेँ आजको यो बसाइमा पनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू मसँगै छन् तपाईँले मुक्तक मालाको फेसबुक पेजमा मुक्तक पठाउनु भएको छ मुक्तक मालाको फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्त खरबहरू मेल गर्नुभएको छ म आलो पालो जोड्दै जानेछु कार्यक्रम सँगै रहनुहोस् ल सपना सपनामै सीमित भएपछि सपना सपनामै सीमित भएपछि मेरो हार अनि तिम्रो जित भएपछि मायाको सरकार तिमीले गठन गरिछौ बहुमत तिम्रै नाममा पारित भएपछि बहुमत तिम्रै नाममा पारित भएपछि ओहो हो यो मुक्त कपिल मणिजीको कार्यक्रममा मैले अर्को मुक्तक जोडेँ कपिल मणिजीको दाङ बेलजुन्डी उहाँको घर हो कपिल मणिजी पनि यस्तै मिठा मिठा रसिला कसिला मुक्त खरापरीको साथमा हामी समक्ष आउनुहुन्छ कार्यक्रमलाई मिठो माया गर्नुहुन्छ अर्को मुक्त कार्यक्रममा म जोडिहाल्छु श्रोता मसँग मुक्तक छ अनन्त आजादजीको घाम हो पानी हो सोध्छु जिन्दगानी घाम हो पानी हो सोध्छु जिन्दगानी बामे सर्दै उभिन खोज्दा लड्छ भन्थे नानी जवान भयो घरचम भयो बुढ्यौलीले छोयो सेतो कात्रो सोलामाथि जीवन भो खरानी सेतो कात्रो सोलामाथि जीवन भो खरानी हो नि है मरेपछि जीवन त खरानी नै भन्छ माटोमै विलिन हुन्छ अनन्त आजादजीको यो मुक्तक नयाँ दिल्ली भारतबाट उहाँले मुक्तक पठाउनुभयो सम्भवतः अनन्त आजादजी पहिलोपटक हामी समक्ष हाम्रो यो मुक्तक मालामा गाँसिनुभयो अर्को मुक्तक मसँग छ श्रोता रामकुमार प्रधानजीको हो ऊ जस्तै कयौँ मानिस अलपत्र परेको छ हो ऊ जस्तै कयौँ मानिस अलपत्र परेको छ सन्तान हराउँदा परिवारको आँसु झरेको छ क्रान्तिको बिगुल फुक्दै हिँड्थे गाउँ गाउँमा साँच्चै खबर छैन ऊ बाँचेको छ कि मरेको छ साँच्चै खबर छैन ऊ बाँचेको छ कि मरेको छ रामकुमार प्रधानजीको यो मार्मिक मुक्तक मकवानपुर थाहा नगरपालिका वार्ड नम्बर एक उहाँको घर हो हाल उहाँ अबुधाबी युएमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग अन्जान एके छेत्रीजीको मैले मन कठोर पार्नु रहर थिएन मैले मन कठोर पार्नु रहर थिएन आँखाबाट आँसु झार्नु रहर थिएन माया गर्दा पनि तिमीले घात गरेपछि मैले अर्कैलाई स्वीकार्नु रहर थिएन मैले अर्कैलाई स्वीकार्नु रहर थिएन अन्जान एके छेत्रीजी लम्की कैलालीका मुक्तकार उहाँ पनि सम्भवतः पहिलोपटक नि होला हाम्रो कार्यक्रममा यसरी गाँसिनु भएको उहाँसँग अर्को मुक्तक छवि किरण अधिकारीजीको कहिले वार त कहिले पार बनायो कहिले वार त कहिले पार बनायो बेटी नहुने गरी दुई किनार बनायो हो म दोष त्यसैलाई दिन चाहन्छु जसले अभागियो निधार बनायो जसले अभागियो निधार बनायो छवि किरण अधिकारीजीको यो मुक्तक कसिलो मुक्तक र सिलो मुक्तक बागचौर नगरपालिका दस पिपल नेता सल्यान उहाँको घर हो अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुनौँहोला मसँग जी किम सङजीको मुक्तक रहेको छ जी किम सङ भनेर आफ्नो नाम लेख्नु भएको छ वनकटुवा बाँके उहाँको घर हो जी किम सङजीका मुक्त खराबहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई गर्छौ भने मलाई प्यार आउन अब यतै गर्छौ भने मलाई प्यार आउन अब यतै केलाई गर्छु इन्तजार आउन अब यतै हौला प्यारा अनि प्यारी हामीलाई अरू के चाहियो र जोडी बसौँला घरबार आउन अब यतै जोडी बसौँला घरबार आउन अब यतै नजिक आउनुमा माया लाउनुमा किन हित किन कन्जुसी ल्याउ दस्तु कि छ केही कसुर लिन्न पालेर धन यो यस्तो धन साचिन्न साचेर लाजले न्युरिनु एकछिनलाई राम्रो हो नबोली नमार्न मलाई हजुर मुख छ हो यो सही तर भन्दछन् आखा केही अधकल सोयो नजिक आउनुमा रुख देख्दैछु म सारिलो छाया छ तिमी छौ पोल्छ मन यस्तै यो माया छ पोलिने दुःख पनि एकछिनलाई सुखै छ सुख दिन्छौ कति मलाई हजुर नजिक आउनुमा जी किम सङ्गजीका मुक्तकरबहरूसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ श्रोता कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा आजको व्यवसायमा पनि म तपाईँहरूकै मुक्तकरबहरू लिइरहेको छु सुरक्षित घर बनायो गेट अनि ताला बनायो सुरक्षित घर बनायो गेट अनि ताला बनायो छिमेकी र आफन्तहरूलाई गोठाला बनायो थाहा छैन विज्ञानले दुनियाँ के के बनाउँछ मेरो देश दलालहरूले प्रयोगशाला बनायो मेरो देश दलालहरूले प्रयोगशाला बनायो आहा यो गजबको मुक्तक राईजीको ताम्लिचा साथ उदयपुर उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ सुसन राईजी पनि बडो दामी मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ हामी समक्ष यसरी नै मिठा मिठा मुक्त खराबहरूको साथमा अर्को मुक्तक छ मेरो हातमा गणश्याम राणा ऋतुजीको श्रोता साँच्चै जिन्दगी अब अस्थिर राखेर साँच्चै जिन्दगी अब अस्थिर राखेर रा। प्रयोगशालामा जाँच्नेछु म पिर राखेर रा। यथार्थमा के होला त्यसको परिणाम सोच्दै मुठुमा भाला अनि तिर राखेर रा। सोच्दै मुठुमा भाला अनि तिर राखेर घनश्याम राणा ऋतुजीको यो मुक्तक मटेला दुई अबल जोगाडा सुर्खेत उहाँको घर हो घनश्यामजी पनि पटक नै हुनुपर्छ हामी समक्ष आउनुभएको अर्को मुक्तक छ मसँग प्रदेशी बाबु रमेश दुखीजीको कहिलेसम्म गरिब दुखीको जिन्दगी रुन्छ खाडीमा कहिलेसम्म गरिब दुखीको जिन्दगी रुन्छ खाडीमा दुःख पीडासँगै साठी डिग्रीको घामले छुन्छ खाडीमा सोच्नै नसक्ने भोग्नु पर्दो रहेछ प्रदेशी भूमिमा दुःख न त घाँसको न त बाँसको कुनै ठेगान हुन्छ खाडीमा न त घाँसको न त बाँसको कुनै ठेगान हुन्छ खाडीमा परदेशको बसाइ गाह्रो छ धेरै गाह्रो छ प्रदेशी बाबु रमेश दुखीजीको यो मुक्तक रुकुम घर हाल बिरानो मुलुक भनेर उहाँले हामीलाई मुक्तक लेखेर पठाउनुभयो रमेश दुखीजी तपाईँले लेख्नुभएको मुक्तकमा अन्त्यानुप्रास दोहोरिएर आएको थियो त्यही भएर मैले मुक्तक थोरै हेरफेर गरेँ तपाईँले थाहा पाउनुभयो होला आगामी दिनहरूमा अन्त्यानुप्रास नदोहोरिकन लेखेर हामीलाई मुक्तक पठाउनुहोला यसरी नै मुक्तक लेख्दै गर्नुहोला गजब गजबको मुक्तक लेख्नुहोला हाम्रो धेरै धेरै शुभकामना त्यस्तै श्रोता मसँग अर्को एउटा मुक्तक रहेको छ जय सङ्घर्ष सङ्गमजीको केही पीडा केही तनाव बोकिआएको छु जय सङ्घर्ष सङ्गमजीले पनि परदेशको पीडालाई बडो मार्मिक ढङ्गले मुक्तकमा उतार्नु भएको छ केही पीडा केही तनाव बोकिआएको छु म पनि प्रदेशतिर अभाव बोकिआएको छु यार नभन्नु मलाई गाउँघर छोडी परदेशी हो ओ साउले दिएको दबाब बोकिआएको छु हो साउले दिएको दबाब बोकिआएको छु जय सङ्घर्ष सङ्गमजीको यो मुक्तक दिपायल डोटी उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ मुक्तक स्वादिलो लेख्नुहुन्छ अर्को मुक्तक छ मेरो हातमा श्रोता गङ्गाराम फुँयल मालदाईजीको हजुर एउटा सेल्फी पठाउनु भन्छन् सानोले ओहो सेल्फीको कुरा अब मुक्तकमा पनि आयो सेल्फी प्रचलन हिजो आज धेरै फस्ट आएको छ समाजमा उहाँले मुक्तकमा यसरी लेखेर पठाउनु भएको छ गङ्गाराम फुएल मालदाईजीले हजुर एउटा सेल्फी पठाउनु भन्छन् सानोले लामो भएछ खपाल कटाउनु भन्छन् सानोले हुन त हो हजुर त्यसै हिरो चाहिँ हुनुहुन्छ तर पनि थोरै ज्यान बढाउनु भन्छन् सानोले तर पनि थोरै ज्यान बढाउनु भन्छन् सानोले गङ्गाराम पुयल मालदाईजी पहिलोपटक आउनुभयो तिनखुट्टी आसामबाट रमाइलो मुक्त गराफहरूको साथमा अर्को मुक्तक म जोडिहाल्छु मसँग अर्को मुक्तक रहेको छ तिलाचन बस्यालजीको उहाँले पनि पहिलोपटक नै हुनुपर्छ हामीलाई मुक्तक पठाउनु भएको तिम्रो पनि मेरो दिलमा नाम छ र भन्छौ तिम्रो पनि मेरो दिलमा नाम छ र भन्छौ अझै कति तिमीसँग दाम छ र भन्छौ याद आई फोन गर्छु तर तिमीले सानो किन फोन गरेको कुनै काम छ र भन्छौ गाह्रो हुन्छ है यस्तो भयो भने तिलाचन बस्यालजीले यसरी स्याङ्जा नौ पिँढी खोलाबाट हामीलाई भयो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा साङ्गीतिक कोषले तपाईँहरू समक्ष राख्न चाहन्छौँ अभागी रूपेश आचार्यजीको मुक्त कहिले मसँग रहेको छ अर्क खाँची उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ अर्का खाँचीका मुक्तकार अभागी रूपेश आचार्यजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई भत्ती पोल्छ मुटु आगो फलेको पत्तै भएन भत्पति पोल्छ मुटु आगो फलेको पत्तै भएन आयो आँखामा पानी खुरी चलेको पत्तै भएन बेर्तै खेर गयो जिन्दगी रमाउँछु भन्दा भन्दै फाटेको मन टाल्दा टाल्दै उमेर ढलेको पत्तै भएन फाटेको मन टाल्दा टाल्दै उमेर ढलेको पत्तै भएन आधा जिन्दगी रितिसक्यो भनेर कहिले शोक मनाए आधा जिन्दगी रितिसक्यो भनेर कहिले मुख ठानेर पनि मनाए जसरी हेऱ्यो त्यस्तै देखिन्छ जिन्दगी बल्ला खोस पाए आधा जिन्दगी रेति सक्यो भनेर श्रमदानमा कार्यक्रम पुस्तक माला ल्याउनु भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् मलाई देख्यो टाढा कतै फुलले मन सजाए तेरी गास्यो आना सै ताराले पार लगाए जस्तो खान्यो त्यस्तै भइदिन्छ जिन्दगी बल्ल ज्ञान पाए आधा जिन्दगी रेटिसक्यो भनेरा अर्घा खाँचीका मुक्तकार हाल भारतमा हुनुहुन्छ भागी रूपेश आचार्यजीका मुक्त करपहरूसँगै यो मिठो गीत मैले कार्यक्रम मुक्तक मालामा श्रोता तपाईँहरू समक्ष राखेँ मुक्तक माला सुन्नुहुन्छ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने तपाईँले मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल त्यस्तै रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com Chukuprakash online साहित्यिक पत्रिकाको website W W W dot Chukuprakash dot com visit गरेर प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमको आजको बसाइमा श्रोता म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु ढिला नगरौँ मुक्त नै बोल्छु केही न केही अभाव आइहाल्छ नि अह केही न केही अभाव आइहाल्छ नि जीवनमा उतार चढाव आइहाल्छ नि किन बुझ्दैनौ या बुझ्ने कोसिस गर्दैनौ सोचे चाहिँ नभइदिए तनाव आइहाल्छ नि सोचे चाहिँ नभइदिए तनाव आइहाल्छ नि हो नि सोचे जस्तो भएन भने के के हुन्छ हुन्छ मस्तिष्कमा भूकम्प नै जान्छ वीर पृथक थापाजीको श्रोता यो मुक्तक चितवन कुरिन टार उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ वीर पृथक थापाजी मुक्तकार वीर पृथक थापाजीका यिनै मुक्तकारहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ प्रजित कुँवरजीको किसानका हलो र जुवा रोइरहेका छन् अह किसानका हलो र जुवा रोइरहेका छन् सीमा पारी देशका युवा रोइरहेका छन् भविष्य खोज्दै अभावको झोली बोकेर सबैले हिँडेका ती बटुवा रोइरहेका छन् सबैले हिँडेका ती बटुवा रोइरहेका छन् गच्छपको मुक्तक प्रजित कुमारजीको यो मुक्तक पोखरा आठ स्याङ्जा बायाँ खोला सिख्रे उहाँको घर हो प्रजित कुमारजीका यिनै दामी मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु लभली रामकुमार रोका मगर्जीको घर छोडेर गएदेखि छोरा पिरमा छ घर छोडेर गएदेखि छोरा पिरमा छ सुनेको छु जीवन मृत्युको भिरमा छ खोइ कहिले आउँछ फर्केर परदेशबाट खाडीको बिरानु समुद्रको तिरमा छ खाडीको बिरानु समुद्रको तिरमा छ लवली रामकुमार रोका मगरजी चुनबाङ रुकुम घरहाल सिटिज पारीबाट भनेर यसरी आउनुभयो हामी समक्ष अर्को मुक्तक सुभाष गिरिजीको श्रोता मसँग छ मुटुमाथि छुरा चलाइ अनि दुख्यो कि भनेर सोधी मुटुमाथि छुरा चलाइ अनि दुख्यो कि भनेर सोधी सपनाको बस्ती चलाइ अनि दुख्यो कि भनेर सोधी आलो घाउमा नुनसुक छर्किएर उही निष्ठुरीले सधैँ तडपाई मलाई अनि दुख्यो कि भनेर सोधी सधैँ तडपाई मलाई अनि दुख्यो कि भनेर सोधी कस्तो त है सुभाष गिरिजीको यो मुक्तक नुवाकोट उहाँको घर हो मैले यसभन्दा अगाडि पनि बोलेको हो कि हो कि जस्तो लाग्छ सुभाषजी मुक्तक हो भने फेरि पनि बोले होइन भने आज बोले <laughs> धेरै धेरै धन्यवाद तपाईँलाई कार्यक्रममा भयो यसरी मिठो मायासँगै अर्को मुक्तक मसँग छ गणेश खतिवडाजीको छोरी पनि सम्पत्तिमा अंशियार हुनुपर्छ छोरी पनि सम्पत्तिमा अंशियार हुनुपर्छ छोराछोरी बराबरी अधिकार हुनुपर्छ यसपालि दसैँदेखि माग राख्छु एउटा मेरो छोरा पनि दक्षिणाको हकदार हुनुपर्छ छोरा पनि दक्षिणाको हकदार हुनुपर्छ सानैदेखिको गुनासो हुनुपर्छ यो गणेश कतिवटाजीको अहिले भने उहाँले मुक्तकमा उतार्नुभयो राम्रो सुन्दर ढङ्गले उतार्नुभयो खुसी लाग्यो मलाई गणेशजीले मुक्तकसँगै आफ्नो सम्पर्क ठेगाना राख्नु भएन छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता ध्रुवराज पन्थीजीको दोबाटोमा अर्कैलाई भेटेर जाला सोचेकै थिएन दोबाटोमा अर्कैलाई भेटेर जाला सोचेकै थिएन मुटुको लेखेको नाम मेटेर जाला सोचेकै थिएन भन्थ्यो मलाई चुरा बनाउँछु दुश्मन मार्नु छ आज आफ्नै गर्दन रेटेर जाला सोचेकै थिएन आज आफ्नै गर्दन रेटेर जाला सोचेकै थिएन यो मार्मिक मुक्तक ध्रुवराज पन्थीजीको तम घाँस गुल्मी उहाँको घर हो असिलो मान्छे एकपटक भेटेका पनि थियौँ हामी बुटवलमा रूपन्देहीमा दुर्वराज पन्थीजीसँगको भेटघाट निकै रमाइलो भएको थियो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग सुमन हिमांशुजीको मुक्तक रहेको छ आयरल्यान्डबाट उहाँले मुक्तक पठाउनु भयो नेपालको ठेगाना छुटाउनु भयो सुमन हिमांशुजीका मुक्तकराबहरूसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई जब तिम्रो मुस्कान मेरा नयनमा पर्छ जब तिम्रो मुस्कान मेरा नयनमा पर्छ दिल ढकढक गर्छ जसरी घडीको सुई सर्छ म कसरी भनौँ यी हात कति फैलाउँ ए प्यारी सुमन तिमलाई यति धेरै माया गर्छ ए प्यारी सुमन तिमलाई यति धेरै माया गर्छ तिमलाई देखेर आँखा त्यही छोडी हिँडेमा तिमलाई देखेर खास त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी तिमलाई तिमीलाई देखेर आकाश त्यही छोडी हिँडेमा बाटो सुनसान भइसकेको थियो बाटो सुनसान भइसकेको थियो जुन बेलाएर गइसकेको थियो जुन बेलाएर गइसकेको थियो बिस्तारै हिँडेको कोही साथमा तिमीलाई देखे पाइला त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा तिमीलाई देखेर आँखा त्यही छोडी सुमन हिमांशुजीका मुक्तकरा यो गीत सुन्नुभयो मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू म तपाईँहरूकै मुक्तक लिइरहेको छु अञ्जुलीभरि जुन टिप्ने सपना बोकेर अञ्जुलीभरि जुन टिप्ने सपना बोकेर कुदेको छ नुन टिप्ने सपना बोकेर आफ्नो प्रिय बा आमा र माया छोडी लाग्यो लाउर सुन टिप्ने सपना बोकेर लाग्यो लाहुर सुन टिप्ने सपना बोकेर वाह यो फुर्तिलो मुक्तक कसिलो मुक्तक रविन्द्र दिकुप्पाजीको उहाँको घर हो हाल उहाँ टोकियोमा हुनुहुन्छ रविन्द्र दिकुप्पाजीका यिनै मुक्तकरपहरूसँगै कसिला मुक्तकरपहरूसँगै अर्को मुक्तक म लिन्छु रुद्र जयसीजीको आफ्नो वरिपरि धरापमा राखेर आफ्नो वरिपरि धरापमा राखेर भए भरको जति धरापमा राखेर हिँडिरहेछ आज छोडेर दुनियाँ उसले त जिन्दगी धरापमा राखेर उसले त जिन्दगी धरापमा राखेर रुद्र जैसीजी कैलाली उहाँको घर हो हाल भारतबाट उहाँले हामीलाई मुक्तक पठाउनु भयो सोना शेर्पाजीको मुक्तक श्रोता अर्को मसँग रहेको छ गरिब देख्यौ र बसै सर्यो दुखीको दिलबाट गरिब देखियो र बसै सर्यो दुखीको दिलबाट झार्नु झारे मैले मोतीका दाना परेलीको ढिलबाट न्याय दिलाउँछु भन्दै अघि बढेका छन् यो आँसुखु कति आशा अनि विश्वास राखौँ म वकिलबाट कति आशा अनि विश्वास राखौँ म वकिलबाट ओहो सोना शेर्पाजीको यो मुक्तक सिन्धुपाल्चोक तातो पानी साधबाट उहाँले मुक्तक पठाउनु पठाउनुभयो हाल उहाँ मलेसियामा हुनुहुन्छ मसँग अर्को मुक्तक छ निशान मगर्जीको दुनियाँदेखि अप्नाएर सावधान वर्षौँ पहिले दुनियाँदेखि अप्नाएर सावधान वर्षौँ पहिले उसको र मेरो भाते चिन्जान वर्षौँ पहिले हाम्रो प्रेमको अवशेष मात्र यादहरू छन् जातपातको खाडलमा बन्यो चिहान वर्षौँ पहिले जातपातको खाडलमा बन्यो चिहान वर्षौँ पहिले निशान मगरजीले यो हामीलाई लेखेर पठाउनुभयो कहाँबाट लेखेर पठाउनुभयो भयो सम्पर्क ठेगाना भयो अर्को मुक्त मसँग छ दिनेश विश्वकर्माजीको बकुल्लासँग काग सुहाउँदैन भन्छन् बकुल्लासँग काग सुहाउँदैन भन्छन् सानोलाई ठुलो भाग सुहाउँदैन भन्छन् यसकारण तिमीबाट म टाढा हुँदैछु सुन्दर वस्तुमा दाग सुहाउँदैन भन्छन् सुन्दर वस्तुमा दाग सुहाउँदैन भन्छन् ओहो दिनेश विश्वकर्माजीको यो मुक्तक बुद्ध सिंह तिन नुवाकोट उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ भन्छु नि मुक्त खरबहरूको साथमा आउनुभयो उहाँ अर्को मुक्तक छ मसँग श्रोता सन्तोष भट्टराईजीको त्यो खुकुरीको धारिलो प्रहारमा छ त्यो खुकुरीको धारिलो प्रहारमा छ दुःख जे जति यही संसारमा छ जहाँ पाइला टेके त्यही हार पाएँ लाग्छ पुरै जीवन अन्धकारमा छ लाग्छ पुरै जीवन अन्धकारमा छ सन्तोष भट्टराईजीको यो मुक्त कर्ग खाँसी उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ आज धेरै साथीहरूले हामीलाई मलेसियाबाट मुक्तक पठाउनुभयो अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला रेशम सरोवर विष्टजीको मुक्त कहिले मसँग छ मध्यपश्चिम सुर्खेत उहाँको घर हो उहाँ पनि अहिले मलेसियामा नै हुनुहुँदो रहेछ रेशम सरोवर विष्टजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई टुटेको सम्बन्ध फेरि जोड्ने कुरा गर्दै नगर टुटेको सम्बन्ध फेरि जोड्ने कुरा गर्दै नगर हुने छैन सात रत्तिभर भर पर्दैन फर गल्ती भनौँ या भुल त्यो दुवैबाट भएको हो तिमी मलाई दोषी भन्दै अब भ्रम छर्दैन छ र तिमी मलाई दोषी भन्दै अब भ्रम छर्दैन छ र पारीमा खोला बिचैमा पापी दोभना बिर्सनेले बिर्सीमा गयो किन रुन्छ व्यर्थै यो मना बुवारी खोला पारीमा खोला बिचैमा पापी दो भना बिर्सनेले बिर्सीमा गयो किन रुन्छ व्यर्थै यो मना कार्यक्रम सरोवर विष्टजीका मुक्त खराबहरूसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरूका मुक्तक मिठा मिठा मुक्तक गुलिया गुलिया मुक्तक स्वादिला मुक्तक प्रस्तुत गर्दा गर्दै आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिन लाग्यो तपाईँहरूले पठाउनुभएका बाँकी मुक्त खराबहरू म अर्को साता उठाउनेछु मसँग सुरक्षित छन् यो समयसम्म कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउँ पठाउँ लाग्यो प्रतिक्रिया दिउँ दिउँ भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने हाम्रो फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ त्यस्तै मुक्तक म्याल at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक एमएले माला मुक्तक म्याल at the rate Gmail dot com यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समेसनका निमित्त कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई भने बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा फरुन् शिवरात्री जय मुक्ताक रातो रानी फुले छै साँझमा रातो रानी फुले छै साँझमा तिमी फुल जस्तो तिम्रो मुहार दिलमा राखेर म त आए मायालाई सम्झेर मायालाई त्यो तिम्रै मुख भनेर मनको रहर कन्ठीलाई घुमाउने काठमाडौँ सहरा कन्ठीलाई घुमाउने काठमाडौँ सहरा रातो रानी